भाषाले पहिला खायो हाम्रो राज्य मिठा भाषाले पहिला खायो ललाई पकाए मिठा भाषाले पहिला खायो ललाई पकाए अपेसाइपाल गाउने हिमाल काखमा रुँदै होला सेती काली गरानाली बाँडी फाँडी हुँदै होला पाथे छडे मानव बल्या मको नाग्यो ठाउँमा एक टार्न गाह्रो होला म जानेको गाउँमा त्यही हो त्यही हो त्यही हो त्यही हो आउला गानी हे कहिले मुक्ति पाउला भनी बसेकी छ आउला गानी वर्ष पाँचले खायो गरो जाइ त्यही ठाउँ भाषा त गरो जाइ त्यही ठाउँ भाषा त तले सोसिएको राज्यले हेरेको गरिबको खाइ खेल्ने भूमि हानीले चेपेको जय हो जय हो हो हो भूमि मेरो तेजिन आमा मेरी कहिले मुक्ति पाउला भनी बसेकी छन् पाउला गनी माले मुसर मालिका बहिनाका भाग सोधन्ना गरेको सर भेट होली खपतड मेला सोधन्ना गरेको सर भेट होली खपतड मेला पिठे दोसे भारी बाह्रै महिनामा सर मनमा एक छाक मिठो गासा गुल्चाले छाएका हुन्न गाउँ बस्तीका हरा बर्खा पहिरो लान्छ भने बसाना पहरा त्यही हो सेकी छ आउला गानी कहिले मुक्ति पाउला भनी बसेकी छ आउला गानी हुन् ठुला ठालु देश बिगाडी कामागी हुन् भोका नाङ्गा गरिब जनता कामागी हुन् भोका नाङ्गा गरिब जनता युवा जाति विदेशतिर बिच बाटोमा काट्छ बुढा बालक गाउँ बस्तीमै दुःख पीडा सार्छ राजा हाजे नेता जिउले त्यो ठाउँ देखा छौ र पत्रकारले यस्तो पीडा कहिले लेख्या छौ र त्यही हो त्यही हो त्यही हो त्यही हो त्यही हो जन्म भूमि मेरो एकछिन बसे बसेकी छन् औला गानी कहिले मुक्ति पाउला भने बसेकी छन् औला गानी यदि तपाईँ पनि कुनै पनि गीत सङ्गीतलाई बजार व्यवस्थापन गर्न चाहनुहुन्छ भने बसी बियालो म्युजिक प्रणालीलाई अवश्य सम्झनुहोला सम्पर्कका लागि प्रबन्ध निर्देशक सूर्य विरही साउद मोबाइल अन्ठानब्बे त्रिचालिस एघार अठार सत्ताइस